सङ्घर्ष हो भन्छन् खै कस्तो सङ्घर्ष हो न त तिमीलाई पाउन सके न त तिमीलाई मनबाट नै हटाउन सके सायद हटाउन सकेको भए वेदनाको रोटीसँग आँसुका नोठी लाठिकाहरू चपाउँदै चपाउँदै बस्नु पर्थेन होला ठिकै छ सानो म जे जस्तो भए पनि तिमीलाई सधैँ सुखी र खुसी रहेको सुन्न पाऊ हजारौँ पीडा बोकेर भए पनि

त्यसमा आसु आँसु पिउला बरु खुसी सुखी छौ भन्ने सुन्न पा हजार पीडा खपेर एक्ला खुसी सुखी छौ पराईको घरमा म डुबेर आँसुको सागरमा आँसु पिउला बरु खुसी सुखी छौ भन्ने सुन्न पाऊ हजार पीडा खपेर एक्लै जिउला हाँसो पिउला बरु खुसी सुखी छौ भन्ने सुन्न हजार पीडा खपेर एक्लै जुन बरु हजार पीडा खपेर एक्लै जुन बरु Jenny. इच्छा मनबाट हटाउँदै बाध्यतामा जिन्दगी कटाउँदै आँसु पिउला बरु खुसी सुखी छौ हाँसो पिउला बरु खुसी सुखी छौ भन्ने सुन्न हजार पीडा खपेर एक्लै जिउला बरु हजार पीडा खपेर एक्लै जिउला बरु गीत सङ्गीतको बजारमा सुपा देउराले म्युजिक प्राले सगौरव प्रस्तुत गर्दछ गीत सङ्ग्रह आँसु पिउँछु बरु यमन खनालको म्युजिक एरेन्जमा प्रेम ओलीको उत्कृष्ट लय भूपेन्द्र बिएमको शब्द सिर्जनामा अमित बाबु रोका र पूर्णकला विषीको सुमधुर स्वरमा सुपा देउराले म्युजिक प्राले मार्फत सर्वत्र बजारमा उपलब्ध छ उत्पादक सुपा देउराली म्युजिक प्राली प्रबन्ध निर्देशक यमन खनाल अन्ठानब्बे चार नब्बे चालिस चार सय